आधुनिक गीत सङ्गीतहरू आजको कार्यक्रममा प्रस्तुत गर्छौँ जसमधुर आधुनिक आवाज आधुनिक गीत सङ्गीतको एउटा निकै नै मिठो खालको गीत तपाईँको माझमा राख्छौँ र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भरतपुरदेखि करुणा चेपाङ भरतपुरदेखि करुणा करुणाजी के छ तपाईँको हाल खबर ठिकै छ ठिकै छ नि हाम्रो करुणाजीको घर नै भरतपुर हो होइन घर चाहिँ कोराकमा हो यहाँ चाहिँ कोठा बालमा आएको एहे भनेपछि पढाइको सिलसिलामा के कामको पढाइमा पढाइमा है हजुर अनि आज त आमाको मुख हेर्ने दिन है हेर्नु भयो कि हेर्नु भएन यहाँ त कस्तो रमाइलो भएको छ त नि रमाइलो भएको छ आमा सँगै हुनुहुन्छ एहे ल ठिकै छ मेरो तर्फबाट उहाँलाई धेरै धेरै शुभकामना अनि सम्झना सुनाइदिनु होला है थ्याङ्क यू अनि करुणाजी आज अर्पण समर्पण मार्फत विशेष गरी चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद मेरो घर परिवार अनि आमा बुवा अनि भाइ बलराम कमला चेपाङ सम्झना चेपाङ अनि कालीमाया चेपाङ अनि मेरो यहाँ सम्पूर्ण यहाँ मेरो बस्नु भएको छ साथीहरूलाई अनि विशेष गरी मेरो मुटुको ढर्कनलाई सुनाउन चाहन्छु हुन्छ कार्यक्रममा अनुभव करुणाजी खुसी लाग्यो आउँदै गर्नु होला है हुन्छ ल सधैँ आमालाई खुसी राख्नु होला ल नमस्कार नमस्कार करुणाजी आउनु भएको थियो यति बेला भरतपुरदेखि र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेषता आज हामी नेपालीहरूको भाषामा भन्नुपर्दा आमा खुवाउने औँसी पनि भनिन्छ आमाको मुख हेर्ने दिन यो समयमा धेरैजना छोरीहरू छोराहरू आफ्नो आमाको आमा भएको ठाउँमा चाहिँ जानु भएको छ होला पुग्नु भएको छ होला आशिक लिनको लागि र एउटा परिपाटी अनुसार मिठो मिठो फलफुल मिठो मिठो चिजबिजहरू खुवाउनको लागि पनि जानु भएको छ होला जे होस् तपाईँले आफ्नो जन्मदिने आमा जसलाई तपाईँ प्राणभन्दा पनि प्यारो ठान्नुहुन्छ उहाँलाई सधैँ माया गर्नुहोला सधैँ खुसी राख्नुहोला र आफ्नो आमाको आँखामा आँसु कहिले पनि आउन नदिनुहोला यो आग्रह मेरो तपाईँ सम्पूर्ण आए र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी फेरि हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माधवपुरदेखि अमृत माधवपुरदेखि अमृत के छ अमृत हालखबर एकदम ठिक छ दिदी अनि हजुरहरूको के के छ हाम्रो पनि एकदम ठिकठाक छ अनि खाजा खानुभयो कि खानु भएको छैन भयो मेरो पनि भएको छैन मेरो कार्यक्रम सकिए पछाडि हुन्छ है अनि अमृतजी घरमै हुनुहुन्छ है दिदी घरमै कलेज आउने तर्खरमा हो ए कलेज आउने तर्खरमा अनि अमृतजी अनि आज त आमाको मुख हेर्ने दिन है एकदम ध्यानै हेरेको ध्यानै हेर्नु भएको है त्यसो त सँगै हुनुहुन्छ भने सधैँ हेरिन्छ पनि आज अलिकति विशेष रूपमा चाहिँ जोड दिइन्छ विशेष गरी के दिनुभयो आज आमालाई न ढाँटी भन्नुहोस् त आज आमालाई फलफुल हो फलफुल दिनुभयो है ल ठिकै एहे भनेपछि त आज हाम्रो अमृतजीले नै खाजा खुवाउनु भयो कि जस्तो लाग्यो है एकदम दिदी आफैले बनाएर मिठो बनाएर खुवाएको ल ठिकै छ जे होस् सधैँ खुसी राख्नु होला कहिले पनि नरुवाउनु होला दुखी कहिले पनि नबनाउनु होला है त अनि जे आज को कसलाई सम्झिनुहुन्छ सर्वस्त मेरो मम्मीको लागि अनि बुबाको लागि हजुर अनि मेरो सानो भान्जा यहाँ बसिरहनु भएको उहाँको लागि अनि हजुरको लागि धन्यवाद अनि फोन रिसिभ गर्ने दाजुको लागि अनि मेरो साथीहरूको लागि हजुर अनि लागि हुन्छ अमृतजी आउनुभयो खुसी लाग्यो माया गरिराख्नु भएको छ यो मायाको सिलसिला कहिले नटुटोस् अहिले भने छुटिन्छ है ल नमस्कार अमृतजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ विशेषतः आज नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सदाबहार आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्छु अर्पण समर्पण अन्तर्गत रहेर यति बेला कार्यक्रमको सुरुवातमै राख्न चाहन्छु साङ्गीतिक कोसेली भन्नुपर्छ सुरुवातमा तपाईँसँग कुराकानी त गरिसकेका छु फेरि तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छु दिपक लिम्बूको आवाज हो तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले खबर पाए मैले ओ तिमलाई सन्चो छैन भन्ने खबर पाए मैले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले एसपी नेपाली सङ्घ डट कम मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे होला ओ मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे होला तिम्रो मान्छे आफेरोमा टाढिन्छ रे जहिले भेट्न आउन मन त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 आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क New Mimosa Towers and Tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस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 एन्ड स्टेसनरी पुस्तक एन्ड स्टेसनरी के रे न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी के तपाईँ शुभ विवाह व्रतबन्ध गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक ठाउँ आरके भाँडा plastic and gift house RK भाँडा plastic and gift house Ratnanagar Bakullahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका बिरामी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 राशि अनुसारका पत्थरहरू पुराना गरगहनाबाट नया गरगहना साटफेट गर्ने व्यवस्था साथै स्वदेशी तथा विदेशी द्वारा समयमा नै गरगहना तयार गरिन्छ विस्तृत जानकारीका लागि सम्पर्क गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कुल टाड़ी टाढी चितवन फोन शून्य छप्पन्न पाँच साठी दुई सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस proprietor Deepak century Digpal century नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितवनमा सुविधा सम्पन्न होटेल स्टार ब्याङ्क विवाह होस् वा कुनै कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्नका लागि विभिन्न साइजमा एक सयदेखि एक हजार भन्दा बढी क्षमताका छवटा सुविधायुक्त हलहरू कमनदेखि स्विटसम्म राजमार्गसँगै जोडिएको होटेलमा आवास व्यवस्था र सुन्दर गार्डनको मजा त छँदैछ साथमा जङ्गल सफारीको व्यवस्था पनि होटल स्टार ब्याङ्कवेट रत्ननगर एक निपनी चितवन फोन शून्य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 पनि ह्याप्पी मर्स के भन्न चाहन्छु हजुर यो अर्पण एकसठा पाँच मेगा कार्यक्रम अर्पण समर्पण सुनेर सक्नुभएका सम्पूर्ण साथीहरूलाई ह्याप्पी मर्स के भन्न चाहन्छु साथै सम्झिन पनि चाहन्छु र विशेष गरी आज आमाको मुख हेर्नु परेकोले मेरो अखिलबाट र म मेरो मेरो बरातमा पस्नु हुने मम्मीलाई धेरै सम्झिन चाहन्छु र र मेरो मम्मी मम्मीलाई मात्र जति संसारमा जति पनि म आमा भएर एउटा प्रस्थान गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै वर्षौँ वर्षसम्म खुसी हुनु भन्ने कामना गर्छु र म माया गर्ने साथीहरू सधैँ छ र मलाई माया गर्ने साथीहरूलाई पनि किनिदिन चाहन्छु मलाई भनेर किन्ने नकिन्ने हुन्छ मिलनजी आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला है ल नमस्कार मिलनजी आउनु भएको थिए यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भयो म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कोराकबाट कोराकबाट यहाँको शुभ नाम सपना सपनाको पछाडि के छ चेपाङ चेपाङ हजुर अनि के गर्नुहुन्छ सपनाजी पढ्दैछु कहाँ पुर्याउनु भयो पढाए टुवेल्भ टुवेल्भमा हजुर भनेपछि त एक्जाम सकियो कि चल्दैछ हजुर एक्जाम चल्दैछ कि एक्जाम सकिसक्यो चल्दैछ चल्दैछ कस्तो भइरहेछ राम्रै राम्रै भएको छ है ल ठिकै छ एक्जाम राम्रो भएको छ रिजल्ट पनि राम्रो आओस् तपाईँलाई अग्रिम शुभकामना मेरो है अनि आज अर्पण समर्पणमा आउनु भएको छ विशेष गरी विशेष दिनमा आउनु भएको छ कसको लागि शुभकामना सन्देश कसको लागि शुभकामना सन्देश दिनुहुन्छ <coughs> मेरो आमा बुवा मेरो हजुर अनि हजुरलाई धन्यवाद अनि विशेष गरी मेरो कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला है ल नमस्कार नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खलामा रहिराखेका छौँ तपाईँको माझमा र हामी कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइसकेका छौँ कार्यक्रमबाट विदा माग्नुपर्छ अरे रातले इसारा गरिराख्नु भएको छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति पनि हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रति हवस् त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुट्टिन्छु छुटिन्छु अन्तमा ह्याप्पी मदर्स डे नेपाली संविधान त अवश्य लेखिन्छ क्याबरेट संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट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 चार बाहन्न पचहत्तर शून्य पैँचालिस टाँडीका लागि सम्पर्क टाँडी बजार ओम साईराम अस्पतालको दोस्रो तेस्रो तल्ला रत्नगर दुई ठाडी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी छ सय सैतिस मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर शून्य पैँचालिस Arpan time check Arpan time check